चितवनमा पनि आजदेखि औपचारिक रूपमा दुई रङको ग्यास बजारमा आउने भएको छ रातो र निलो रङको ग्यास बजारमा ल्याउनु अघि जिल्लाका विभिन्न ग्यास कम्पनी र ग्यास विक्रेता महासंघले र्याली निकाल्दैछ पूर्वी चितवनको साईबाबा ग्यास प्रालीबाट निस्कने र्याली नानगढमा पुगेर कोणसभामा सभा गरी औपचारिक रूपमा दुई थरीको ग्यास बजारमा आएको घोषणा गरिने नेपाल ग्यास विक्रेता महासङ्घ चितुवनले जनाएको छ आज बेलुकीदेखि नेपालमा मनसुन सुरु हुने अनुमान गरिएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट मनसुन सुरु हुने भविष्यवाणी गरेको हो तर मनसुन सुरु भए या नभएको बारे बेलुकी मात्र थाहा हुने महाशाखाका प्रमुख सुमन कुमार रेग्मीले बताउनुभयो शनिबार यस अघिको तुलनामा मौसम चिसो छ मनसुनका लागि आवश्यक पर्ने सबै संकेत देखिएको र सक्रिय हुन मात्र बाँकी रहेको महाशाखाले जनाएको छ महाशाखाका अनुसार बंगालको खाडीमा न्यून चापीय क्षेत्रको विकास राम्रोसँग हुन नसकेकाले मनसुन सुरु हुन केही ढिलाइ भएको हो मनसुन पूर्वको समयमा भारी वर्षा भए पनि मनसुन सुरु हुने समयमा भने पानी पर्ने क्रम केही कम भएको छ नेपालमा जुन दस तारिक तारिकदेखि मनसुन सुरु हुने गर्दछ आज जुन पन्ध्र तारिक हो आफ्ना माग सम्बोधन नगरी चुनावको मिति तोकेको भन्दै आन्दोलन थालेका नेकपा माओवादी लगायतका दलले आज कोण सभा गर्ने तयारी गरेका छन् सरकारले मागलाई व्यवस्था गर्दै चार दलीय सिन्डिकेटको निर्देशनमा चुनावको मिति घोषणा गरेकाले विरोधका कार्यक्रम गर्न थालेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले बताउनुभयो उहाँले आज साँझ पाँच बजे काठमाडौँका विभिन्न ठाउँमा कोण सभा गर्ने जानकारी दिनुभयो आन्दोलनरत विभिन्न तेत्तिस दलले राजनैतिक दलहरू बीचमा नयाँ राजनैतिक सहमति कायम गरी अग्रगामी राजनैतिक निकास खोज्न माग गरेका छन् चितवनका पचास हजार भन्दा बढी युवाहरू विदेशिएको एक तथ्याङ्कले देखाएको छ पचास हजार चार सय एक्काइसजना युवा रोजगारी तथा उच्च शिक्षा अध्ययनका लागि देश बाहिर रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ विभागले मकवानपुरको हेटोडामा सार्वजनिक गरेको राष्ट्रिय जनगणना दुई हजार अडसठी तथ्याङ्क अनुसार नारायणी अञ्चलका छयानब्बे हजार आठ सय बयासी जना विदेशमा रहेका छन् जसमध्ये छयासी हजार चार सय सन्ताउन्न जना पुरुष र दस हजार चार सय पच्चिसजना महिला छन् त्यसमा चितवनबाट सबैभन्दा बढी जनसङ्ख्या विदेशीको देखाइएको छ पर्साबाट सबैभन्दा कम गएका छन् मकवानपुरका सोह्र हजार पाँच सय सडचालिसजना बाह्रका बाह्र हजार पाँच सय तिस रौतडका नौ हजार तिन सय एकतिस र पर्साका आठ हजार त्रिपन्नजना विदेशीएका छन् नेपाली कंग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रको पाँचौं महाधिवेशन चितवनमा हुने भएको छ आगामी सात आठ र नौ गतेका लागि महाधिवेशन तय भएको नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रका केन्द्रीय सदस्य सूर्य नेपालले जानकारी दिनुभयो महाधिवेशनमा कङ्ग्रेसले उठाउँदै आएका सबैका लागि सामाजिक सुरक्षा पञ्जीकरण संविधानमा निश्चित गरिनुपर्ने श्रमिकका हक र राज्यका निकायमा श्रमिकको प्रतिनिधित्व नेपाली कङ्ग्रेसमा प्रतिनिधित्व लगायत नेपालको र अन्तर्राष्ट्रिय श्रम आन्दोलनका मुद्दाका बारेमा छलफल निर्णय गरिने केन्द्रीय सदस्य सूर्य नेपालले बताउनुभयो महाधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष लगायत सैतिस सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ गर्मी छल्न बकैया खोलामा नुहाउन गएका एक बालकको शुक्रबार साँझ डुबेर ज्यान गएको छ रौतडको लक्ष्मीनिया गाविस नम्बर चारका गोविन्द माझीको खोलामा डुबेर ज्यान गएको हो बाख्रा चराउन घर फर्कने क्रममा बकैया खोलामा नुहाउन जाँदा डुबेको प्रहरी जनाएको छ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 शासन पद्धति भएको इरानमा मुस्लिम बाहुल्यता छ खेल समाचार गोर्खा कप फुटबलको उपाधिको लागि आज आर्मी र मनाङ मर्स्याङदी क्लब भेट्दैछन् त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा प्राण नहुने उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ मनाङका दुई खेलाडी योना इलियास र अजिज नहुनुको फाइदा आर्मीलाई हुनेछ भरत खवासहित स्टार खेलाडी नहुँदा युवा खेलाडीहरूमा भर परेको आर्मी यो सिजनको सुरुवातसँगै लयमा देखिएको छ यसअघि शारीरिक रूपमा बलियो मात्र रहेको आर्मी यो पटक भने टेक्निक र ट्याक्टिक्स पनि अब्बल देखिएको छ मनाङले दुई हजार उनाचालिस सालमा स्थापना भएसँगै घरेलु फुटबलमा सशक्त प्रदर्शन गर्दै आएको छ मनाङमा स्टार खेलाडीहरूको बाहुल्यता छ त्यसमाथि सेमी फाइनलमा लिग च्याम्पियन थ्री स्टारलाई हराएको उसले उसको मनोबल बढेको छ समचरणमा भएको भेटमा पनि आर्मीले मनाङलाई एक शून्यले पराजित गरेको थियो दुई दशकपछि मनाङका प्रशिक्षकमा फर्केका अमृत पन्त संरचरणमा गरेको गल्ती सच्याउने मौका आएको बताउनु भएको छ उता ICC ICC champions trophy cricket प्रतियोगितामा समविको अन्तिम खेलमा आज भारत र पाकिस्तान भिड्दैछन् दिउँसो सभा तीन बजेपछि सुरु हुने खेलमा यसअघि नै सेमी फाइनल पुगिसकेको भारत र प्रतियोगिता प्रतियोगिताबाट बाहिरिसकेको पाकिस्तान बीचको नतिजाले सेमिफाइनल समीकरणमा भने कुनै फेरबदल हुने छैन तर चिर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तानको खेल भने निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ च्याम्पियन्स ट्रफीमा यी दुई टिम दुई पटक भिडेकोमा पाकिस्तानले बाजी मारेको थियो पाकिस्तान प्रतियोगिताबाट बाहिरकाले आज सान्त्वना जितको खोजीमा हुनेछ भने भारत उत्कृष्ट लयलाई कायम राख्ने दाउमा हुनेछ यसैबीच गराती वेस्ट इन्डिज र दक्षिण अफ्रिका बीचको खेल बराबरी भएपछि दुवै टिमले एक एक अङ्क बाँड्न बाध्य भएका छन् बराबरीले गर्दा दक्षिण अफ्रिकालाई सेमी फाइनलमा पुर्याएको छ भने वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दुई रङका एलपी ग्यासका सिलिन्डर आजदेखि बजारमा आउने बेलुकीदेखि नेपालमा मनसुन सुरु हुने अनुमान नेकपा माओवादी लगायतका दलले आज कोणसभा गर्ने नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्रताको पाँचौं महाधिवेशन असार दोस्रो हप्ता चितवनमा हुने इरानमा भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी मतगणना सुरु भएको त आउने र गोर्खा कप फुटबलको उपाधिका लागि आज आर्मी र मनाङ भेट्दै च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार